FM the program full of love हजुर गर्दछ माया नै मायाले भरिएको प्रेमको कार्यक्रम बज भोइस च्याट यु माया भन्ने चिज यस्तै हो हाम्रो कार्यक्रमको स्पन्सर हो बज भोइस च्याट तपाईँ भोइस च्याट गर्न चाहनुहुन्छ भने वान सिक्स जिरो एटमा डायल गर्न सक्नुहुन्छ त्यसपछि मजाले अर्को आवाजसँग च्याटिङ गर्नुहोस् to be love is the best part of life and the while when you catch yourself smiling for no reason is when life is most beautiful आफूले माया गर्नु अरूबाट आफूले धेरै माया पाउनु त्यो जीवनको अत्यन्तै राम्रो पक्ष हो तर त्यो पल जब तपाईँ बिना कारणै मुस्कुराउनुहुन्छ सायद कसैलाई सम्झिनुहुन्छ सायद केही कुरा सम्झिनुहुन्छ र त्यतिखेर मुस्कुराउनुहुन्छ भने त्यतिखेर साँच्चीकै जीवन सुन्दर हो भनेर हामीले भन्नै पर्ने हुन्छ आज म तपाईँलाई के भन्छु भन्दाखेरि नेम्सको कुरा गर्छु यो प्रेम सम्बन्धमा एक अर्कालाई निक नेम दिने पनि ठूलो हुन्छ दुईजना बीचमा केही कोड वर्डहरू हुन्छ अथवा दुईजना मात्रै साथ हुँदाखेरि एकअर्कालाई दिने नाम हुन्छ त्यो तपाईँको केसमा इनकेस तपाईँ इन रिलेसनसिप हुनुहुन्छ भने त्यो निकनेम के हो त्यो निकनेमको आधारमा तपाईँले आफ्नो पार्टनर कस्तो भनेर थाहा पाउन सक्नुहुन्छ यदि सिंगल हुनुहुन्छ भने लाइफमा ज्ञान कहिले खेर जाँदैन अहिले सुन्नुहोस् अनि भोलि पर्सि रिजल्ट एनालाइज गर्नुहोला सो मानौ तपाईँको पार्टनरले तपाईँलाई निकनेम दिँदाखेरि यदि बेबी नेम्सहरू भनेर बोलाउनुहुन्छ कसैले बेबी भन्नुहुन्छ कसैले बेब्स भन्नुहुन्छ यदि रिलेसनसिपमा तपाईँको तपाईँको पार्टनरले तपाईँलाई यस्ता बेबी नेम्स चाहे त्यो बेबी होस् अथवा बेब्स होस् यस्तो खालको निक नेम दिनुहुन्छ भने थाहा पाउनुहोस् तपाईँको पार्टनर अत्यन्तै केयरिङ हुनुहुन्छ उहाँलाई कस्तो खालको कन्फिडेन्स रहेछ भन्दाखेरि म जुनै पनि हालतमा तिम्रो मजाले ख्याल राख्न सक्छु तिम्रो केयर गर्न सक्छु भनेर उहाँमा कन्फिडेन्स रहेछ र उहाँ तपाईँसँग एकदम शारीरिक रूपमा पनि नजिक आउन मन पराउनुहुन्छ भन्नाले हात होल्ड गरेर बस्यो फिजिकली स्पेसली एकदम उहाँलाई क्लोजनेस मन पर्ने रहेछ उहाँ नै लाइफमा ज्ञान कहिले खेर जाँदैन अहिले सुन्नुहोस् अनि भोलि पर्सि रिजल्ट एनालाइज गर्नुहोला सो मानौ तपाईँको पार्टनरले तपाईँलाई निक नेम दिँदाखेरि यदि बेबी नेम्सहरू भनेर बोलाउनुहुन्छ कसैले बेबी भन्नुहुन्छ कसैले बेब्स भन्नुहुन्छ यदि रिलेसनशिपमा तपाईँको पार्टनरले तपाईँलाई यस्ता बेबी नेम्स चाहे त्यो बेबी होस् अथवा बेब्स होस् यस्तो खालको निक नेम दिनुहुन्छ भने थाहा पाउनुहोस् तपाईँको पार्टनर अत्यन्तै केयरिङ हुनुहुन्छ उहाँलाई कस्तो खालको कन्फिडेन्स रहेछ भन्दाखेरि म जुनै पनि हालतमा तिम्रो मजाले ख्याल राख्न सक्छु तिम्रो केयर गर्न सक्छु भनेर उहाँमा कन्फिडेन्स रहेछ र उहाँ तपाईँसँग एकदम शारीरिक रूपमा पनि नजिक आउन मन पराउनुहुन्छ भन्नाले हात होल्ड गरेर बस्यो फिजिकली स्पेसली एकदम उहाँलाई क्लोजनेस मन पर्ने रहेछ उहाँ रिलेसनसिपमा एकदमै प्लेफुल पनि हुनुहुन्छ एकदम चञ्चल स्वभावको एकदम मायालु स्वभावको उहाँ ड्राइभिङ सिटमा हुनुहुन्छ जुन यो माथिल्लो के भन्छ त्यसलाई स्थान ओगट्ने व्यक्तिमा होइन हो त्यहाँ ड्राइभिङ सिटमा बस्ने चाहिँ स्पेसली जसले तपाईँलाई निक्ने दिनुभएको हुन्छ हो उहाँ बस्ने सम्भावना ज्यादा छ सो बेबी बेबी अर्को निक्नेम सुन्नुहोस् worship um, um, means uh, कस्तो भन्दाखेरि कसैले तपाईँलाई प्रिन्सेस भनेर बोलाउनुहुन्छ अथवा गडेस भनेर बोलाउनुहुन्छ अथवा गर्जियस भन्नुहुन्छ अथवा भनौँ न स्पेसली कता रोयल्टी खालको रोयल खालको निकनेम्स तपाईँलाई तपाईँको पार्टनरले दिनुहुन्छ के एक्जाम्पलमा मैले भने प्रिन्सेस अथवा गडेस गड प्रिन्स गर्जियस यस्तो खालको निकनेम तपाईँको पार्टनरले तपाईँलाई दिनुहुन्छ भने उहाँले तपाईँलाई एकदमै धेरै सम्मान गर्नुहुन्छ तपाईँ एज अ पार्टनर पाएर उहाँ एकदमै दङ्ग हुनुहुन्छ उहाँ प्रति समर्पित हुनुहुन्छ प्रति अत्यन्तै इमान्दार हुनुहुन्छ उहाँ एकदमै रोमान्टिक हुनुहुन्छ माया प्रेमको सम्बन्धमा इगो भन्ने कुरो उहाँमा तपाईँ खुशी हुनुहोस् तपाईँको खुशी उहाँको लागि एकदमै महत्वपूर्ण कुरा हो उहाँ सदैव तपाईँलाई खुशी बनाइरहन तपाईँलाई एकदमै सजिलो होस् भनिरहनको लागि हरदम प्रयास गर्नुहुन्छ कसैले तपाईँलाई यस्तो खालको निक्लिम दिने हो भने तपाईँले पार्टनर जो पाउनु भएको छ उहाँ असम हुनुहुन्छ साँच्ची अर्को निक्नेम एनिमल नेम्स तपाईँलाई कसैले कसैले त होइन आफ्नो पार्टनरले टाइगर भन्नुहुन्छ अथवा मङ्की भन्नुहुन्छ अथवा लायन भन्नुहुन्छ अथवा जनावरसँग रिलेटेड त्यस्तै खालका नामहरू दिनुहुन्छ भनेदेखि उहाँ कस्तो हुँदो रहेछ भन्दाखेरि एकदम प्याच प्याच बोलिहाल्ने मनको कुरो मनमा दबाएर नराख्ने अलिकता कड़ा स्वभावको अलिकता टफ रफ खालको व्यक्ति उहाँ हुनुहुन्छ साथसाथमा उहाँ पनि एकदम चञ्चल स्वभावको हुनुहुन्छ उहाँलाई एकै किसिमको भन्दा पनि नयाँ नयाँ कुराहरू मनपर्छ उहाँ एकदमै सृजनशील हुनुहुन्छ नयाँ नयाँ कुराहरू सृजन गरिरहनुहुन्छ उहाँलाई खेलकुद एकदमै मनपर्छ र उहाँ जस्तो पार्टनर पाएर तपाईँलाई के चाहिँ फाइदा हुन्छ भन्दाखेरि उहाँसँगको प्रेम सम्बन्धमा एउटा पनि डल मुभमेन्ट हुँदैन सधैँ नयाँ नयाँ ठाउँहरू जाने नयाँ नयाँ कुराहरू हेर्ने नयाँ नयाँ कुरा च्याक्ने अवसर तपाईँहरूले पाउनुहुन्छ जसको पार्टनरले तपाईँलाई एनिमल नेम्स दिनुहुन्छ maybe tiger maybe monkey maybe lion or else अरू पनि निक नेम्स अरू पनि निक नेमको बारेमा भन्छु तर एकैछिन तपाईँ आफ्नो पार्टनरलाई सम्झनुहोस् अनि यस्तो मिठो गीत सुन्नुहोस् जसलाई एकदमै माया गर्नुहुन्छ उहाँलाई मन खोलेर दिल खोलेर पूरा पूरा माया दिनुहोस् जति माया तपाईँले दिनुहुन्छ नि हो त्यति नै माया तपाईँले पाउनुहुन्छ ट्रस्ट मी अन द्याट साँच्ची हो त्यो कुरा आज म तपाईँलाई बताइरहेकी छु निक नेम्सको बारेमा तपाईँको पार्टनरले तपाईँलाई के निक नेम दिनुभएको छ त्यो आधारमा उहाँको पर्सनालिटी कस्तो त त्यो थाहा पाउन म जानकारी दिइरहेकी छु बेबी नेम्स भयो वर्सिप नेम्स भयो एनिमल नेम्स भयो अब चाहिँ कुनै निक नेम दिनुभएको छ तर त्यो चाहिँ अघि टाइगर लायनको कुरा भयो तर अलिक ससाना जनावरहरू पेटको नेम्स तपाईँलाई इनकेस उहाँले दिनुभएको छ जस्तै बनी हुन सक्छ किचन हुन सक्छ त्यस्तै खालको सानो के अरे जसरी माथि जुन टाइगर लायनको कुरा हुँदाखेरि उहाँ चाहिँ एकदमै मनको कुरा खोलेर भन्ने एकदम रफ एन्ड टफ भनेदेखि यतानिर ठ्याक्कै अपोजिट तपाईँको यस्तो जसले स्मल एनिमल नेम्स दिनुहुन्छ नेक नेम उहाँ चाहिँ अलि मनको कुरो मनमै राख्ने खालको हुनुहुन्छ अलि छिट्ट चित्त दुखाउने खालको अलि जेन्टल स्वभावको कम बोल्ने अनि आफूले एकदमै धेरै माया त व्यक्त गर्ने तर शब्दहरूमा चाहिँ एकदमै कम कम बोल्ने तर एकदमै मिनिङफुल बोल्ने अनि आफ्नो माया व्यक्त गर्ने स्वभाव उहाँको हुन्छ र नर्मली यस्तो निक्ने दिनेहरू कस्तो हुन्छन् भने आफ्नो पार्टनर भन्दा म अलिकता तल छु चाहे त्यो कमाईमा होस् चाहे त्यो सौन्दर्यमा होस् अथवा एजमा होस् अलिकता म कम छु है भन्ने खालको भावना उसमा चाहिँ अटोमेटिकली हुन्छ पनि अर्को nick name let's talk about sexy nick names जस्तै डेभल अथवा हर्ने त्यस्तो खालको सेक्सी निक नेम्स तपाईँको पार्टनरले तपाईँलाई दिनुभएको छ भने उहाँको के कुरा गर्नु एकदमै एक्स्ट्रोभर्ट स्वभावको हुनुहुन्छ मनको कुरा भनिहाल्ने एकदमै आउट गोइङ पर्सनालिटी पनि एकदम एडभेन्चरस एकदम प्लान बनाएर अघि बढ्छु भन्दा पनि जिजी हुन्छ long life is full of adventure भन्ने खालको मानसिकता उहाँमा ज्यादा हुन्छ उहाँको इगो एकदमै बुलन्द हुन्छ एकदमै स्ट्रङ इगो भएको मान्छे र उहाँ लाइफलाई एकदमै एक्सप्लोर पनि गर्न चाहनुहुन्छ जीवनका धेरै टोहरू पल्टाउन चाहने व्यक्ति उहाँ हुनुहुन्छ भनेदेखि अलिकता अहम भावना पनि बेसी नै हुन्छ कतिपय एक अर्काको लभर्सको कुरा चाहिँ उहाँ लभर्समा मात्रै सीमित होस् भनेर उहाँले छुपाएर लुकाएर राख्ने खालको व्यक्तित्व उहाँ हुनुहुन्छ यदि उहाँले तपाईँलाई यस्तै सेक्स निक्ने सुझाव दिनुभएको छ भनेदेखि लास्टमा फूड नेम्स जस्तै कसैले हनी भन्नुहुन्छ कसैले स्वीट भन्नुहुन्छ हो यस्तो खालको खाना सम्बन्धी नेक नेम्स तपाईँको पार्टनरले दिनुभएको छ भने नम्बर वान उहाँ फुडी हुनुहुन्छ उहाँलाई खानाका विभिन्न परिकारहरू मनपर्छ विशेष गरी उहाँलाई स्ट्रबेरिज मनपर्छ मसाज अयल पनि उहाँलाई मनपर्छ भनेदेखि उहाँ एकदमै प्यासनेट स्वभावको हुनुहुन्छ एकदम एकदम इन्टेन्सली तपाईँलाई एकदमै प्रेमपूर्वक माया गर्ने माया देखाउने खालको निय उहाँमा छ भनेदेखि जतिको स्वीट खाना सम्बन्धी नाम उहाँले दिनुहुन्छ हो त्यत्तिकै स्वीट उहाँ पनि सकेसम्म प्रेम सम्बन्धमा बन्ने प्रयास गर्नुहुन्छ भने सधैँ उहाँलाई रमाइलो गरिरहन मन लाग्छ सौ कुरा यस्तो भयो अब ब्रेकअपको कुरा गर्नुभन्दा अगाडि lovely song lovely song to all the lover मन असर करता है क्यों इस दिल को रुक के चलना चल के she had. आदि भरिएको कार्यक्रम यो माया भन्ने चिज यस्तै हो you have yet to fall in love when you have a backup plan तपाईँ कसैलाई एकदमै माया गर्नुहुन्छ तपाईँलाई त्यस्तो लाग्छ I love you so much हुन्छ यसो भएन भने उस्तो होला व्यक्ति भएन भने उस्तो व्यक्ति होला भन्ने खालको सोचाइ छ र हुन सक्छ अलरेडी अर्को कोही मान्छे तपाईँले रेडी राख्नु भएको छ भने मेरो साथी तपाईँलाई एउटा भनौँ <laughs> तपाईँले जसलाई माया गर्छु भन्ने फिल गरिरहनु भएको छ उहाँलाई तपाईँले साँच्चीकै माया गरेको हो वा होइन त्यो कुरामा पनि शंका उत्पन्न हुन सक्छ if you seriously love him or lover then तपाईँको दिमागमा त्यो ब्याकअप प्लान त्यो ब्याकअपमा यो मान्छे भन्ने प्रश्न आउँदैन त्यस्तो आज म एकैछिन ब्रेकअपको कुरा गर्छु सधैँ love love love all the bright sides होइन आज चाहिँ ब्रेकअप ब्रेकअप पनि मैले कति पढेको थिएँ यदि तपाईँ त्यो प्रेम सम्बन्धमा एकदमै दुखी हुनुहुन्छ भने त्यो भन्दा बरू सिंगल बस्नुहोस् ह्याप्पी बस्नुहोस् त्यो अझ राम्रो हुन्छ यदि कुनै पनि म्यागजिनको इस्यु निस्कन्छ नि त्यो इस्यु भन्दा पनि ज्यादा तपाईँको रिलेसनसिपमा इस्यु छन् भने त्यो सम्बन्धबाट टाढिनु नै बेस हुन्छ तपाईँ सोच्दै हुनुहुन्छ अब त अति भयो इट्स हाई टाइम म ब्रेकअप गर्छु तर कसरी गर्ने त म आइडिया दिन्छु सुन्नुहोस् वान एकदम डेफिनेटिभ हुनुहोस् भनेको पहिला आफै नै स्योर हुनु पर्यो इट्स सिरियसली ओभर ओभर पनि क्याप्स लकमा ओ लाउड एन्ड क्लियर जब तपाईँलाई फिल हुन्छ अब चाहिँ साँच्ची सक्यो भनेर त्यो आफूले पहिला फिल गर्न पर्यो नभए के हुन्छ भने कतिपय केसेसमा ल मेरो ब्रेकअप भनिन्छ फेरि भोलिबाट अर्कै ल कुनै के भन्यो के भन्यो तर राम्रोसँग ब्रेकअपै हुँदैन बेकारमा झन् त्यो लिङ्गरिङ हुन्छ कि त्यो प्रोसेस बेकारमा अड्किरहन्छ न यता न उता त्यस्तो नगर्नुहोस् यदि सिरियसली ब्रेकअप गर्छु भन्ने सोच्नु भएको छ भने आफूलाई डर बनाउनुहोस् त्यो प्रोसेसबाट जाँदा सायद अलिक दुःख लाग्ला गाह्रो होला तर सिरियसली त्यो प्रोसेस सम्पन्न भयो भने तपाईँ जीवनमा खुसी बन्नुहुन्छ त्यो आफू पहिला क्लियर हुनु पर्यो नम्बर टू जो व्यक्तिसँग ब्रेकअप गर्ने हो लास्टमा सबैभन्दा लास्टमा चाहिँ थाहा पाउने उनै त्यस्तो खालको कहिले नगर्नुहोस् हामी कस्तो बदमाश छौँ कि मान्छेहरू प्रेम गर्ने बेला गरियो मनका कुरा लगाए धेरै कुरा साटासाट गरियो तर जब प्रेम सम्बन्ध टिक्दैन जस्तो लाग्छ तब अरू सबैसँग कुरा गर्दै हिँड्छौँ ऊ यस्तो फलानु उस्तो उस्तो उस्तो उस्तो उस्तो भनेर तर विचार ऊ चाहिँ लास्टमा थाहा मात्रै पाउने हुन्छ कि ब्रेकअप भयो भनेर मलाई एउटा गीत याद आउँछ दिनेश अधिकारी लेख्नु भएको बोझ नहोस् मेरो माया हुने भन्नुहोस् न इन लभ रिलेसनसिप त्यो बेलामा त्यो पल कति मिठो थियो त्यो माया कति मिठो थियो हुन सक्छ कति कारणले त्यो सम्बन्ध अघि बढेन भनेदेखि पछि गएर चाहिँ ऊ यस्तो बदमास ऊ यस्तो भनेर भनियो भने द्याट्स सो ब्याड होइन र त्यसैले यदि साँच्चै ब्रेकअप गर्छु भन्ने सोच्नु भएको छ भने अरू कसैलाई सेयर नगर्नुहोस् इभन आफ्नो बेस्ट फ्रेन्डमा पनि होइन जो सम्बन्धित व्यक्ति छ उसलाई नै पहिला थाहा हुन दिनुहोस् अर्को एउटा idea don't use a keyboard हामी आजकल कम्प्युटर चलाउँछौँ मोबाइल चलाउँछौँ र ब्रेकअप गर्ने हो भने कहिले पनि इन्टरनेटबाट च्याट गर्दा गर्दै अथवा एसएमएस पठाएर ब्रेकअप गर्ने होइन फेस टु फेस सुरुका दिनमा त्यो फेस हेर्न तपाईँ कति तडपनुहुन्थ्यो होइन त्यो फेस सायद कति स्पेसल छ तर प्रेम सम्बन्ध चल्यो भने त चलेन के भयो आफू स्ट्रङ हुनु पर्यो उसको फेसमा गएर भन्न सक्नु पर्यो हाम्रो प्रेम सम्बन्ध चल्न सकेन सरी भनेर अलिकता टन्यो तर ट्रस्ट नै यदि सम्बन्ध चल्दैन भने यो टफ कुरा तपाईँको लागि भोलि पर्सि अत्यन्तै स्मुथ भएर आउँछ र बाँकी पनि आइडियाज दिन्छु त्योभन्दा अगाडि एकैछिन उसको लागि यस्तो गीत गाउने विचारमा हुनुहुन्छ भने यो गीत सुनियो कि बाँधेर I know यो माया भन्ने चिज यस्तै हो drunken guy is much more conscious than the one who has fall and love मायाको नशा जुन हुन्छ त्यो चाहिँ बाँकी एल्कोहलको नशा भन्दा पनि अत्यन्तै शक्तिशाली हुन्छ बरु जो मान्छे नशामा एकदमै नशामा छ द्याट इज एल्कोहलको नशामा हो त्यो मान्छे जो ज्यादा बरु उसलाई होस हुन्छ रे जो प्रेमको नशामा छ त्यो व्यक्ति भन्दा पनि ज्यादा तपाईँ खोकी अनि प्रेम लुकाउन सक्नुहुन्न भनेर भनिन्छ तपाईँको इनके साँच्चीकै मनमा कसैको लागि फिलिङ्स आइसक्यो भने नि त्यो थाहा भइहाल्छ छुट्टै <laughs> साँच्ची हो बरु अरूलाई भन्दा पनि पहिला तपाईँलाई थाहा हुन्छ आई मिन तपाईँलाई भन्दा पनि पहिला कुरा थाहा हुन्छ ए दिलका मामला भनेर यस्तो कुरा आज म ब्रेकअपको कुरा गर्दैछु कार्यक्रममा पनि अब साइन अफ गर्नुपर्ने बेला भयो जानुभन्दा अगाडि म तपाईँलाई अझै केही आइडियाज दिन्छु यदि तपाईँको सिसँग ब्रेकअप गर्न चाहनुहुन्छ भने नम्बर वान लौ न ब्रेकअप भन्ने कुरै छैन किनकि जीवनमा जे हुन्छ बेस्ट हुन्छ तपाईँ अझ स्ट्रङ बन्नुहुन्छ कति धेरै मान्छेले आफ्नो गल्तीबाट सिक्छ त्यो पाठ सिकेर लाइफमा अझै राम्रो पार्टनर बन्न सक्छ राम्रो पार्टनर बनिसकेपछि अर्को प्रेम सम्बन्ध झन सुमधुर हुन सक्छ सकारात्मक सोच्नुहोस् ब्रेकअप गर्नको लागि नम्बर वान आइडिया पहिला साँच्ची म ब्रेकअप गर् कन्फिडेन्स फुल अन हुन पर्यो अर्को कुरो सबैभन्दा लास्टमा त्यो व्यक्तिलाई थाहा हुन दिने होइन बरू सबैभन्दा फर्स्टमा ब्रेक गर्ने है भनेर दुईजना सम्बन्धित पक्षलाई थाहा हुन पर्यो अर्को आइडिया तपाईँले किबोर्ड युज गर्न भएन कम्प्युटर च्याटिङ एसएमएस होइन फेस टु फेस बताउनुहोस् लेट्स ब्रेक अप भनेर अर्को एउटा आइडिया के हो भन्दाखेरि नि कहिले पनि कस्तो हामी बदमास मान्छेहरू थियो हो एकदम हामी बाहना खोज्छौँ जे कारणले ब्रेकअप गर्न खोजिएको त्यो भन्दैन कि हामीलाई डर लाग्छ कि हामीलाई संकुचित फिल हुन्छ र जे हो त्यो नभनिकन अरू अरू कारण दिन्छ त्यस्तो होइन एकदम प्रष्ट हुनुहोस् किन ब्रेकअप गर्न लागेको त्यो सही कारण बताउनुहोस् किनकि हेर्नुहोस् लाइफमा झुटो भयो भने एकदम बेफाइदा हुन्छ नम्बर वान लाइफमा ढिलो होस् या चाँडो थाहा पाउनुभएको होला सत्यको सदैव जित अन्त्यमा जति लुकाए तापनि झुटो कुरो लुक्दैन सत्य के हो त्यो सामान्यमा आइ नै हाल्छ अर्को कुरो तपाईँले झुटो बोल्नुभयो भने भोलि पर्सिसम्म पनि सम्झिरहनुपर्छ मैले यस्तो बोले बोलेथे उस्तो बोले बोलेथे भनेर त्यही भएर प्लिज फेक एक्सक्युजेस नबनाउनुहोस् सेकेन्ड लास्ट आइडिया एकदम keep it short and sweet तपाईँलाई थाहा छ जति लामो बोल्नुहुन्छ उति तपाईँले गल्ती गर्ने सम्भावना बेसी हुन्छ सो छोटो बोल्नुहोस् मिठो बोल्नुहोस् त्यसलाई सकाउनुहोस् सकेसम्म तपाईँको ब्रेकअप आधा घण्टा भन्दा नबढोस् झन् बेकारमा ड्रामा हुन्छ के के हुन्छ बरु short compact sweet and last point avoid the drama हामी एकअर्कालाई आरोप प्रत्यारोप पनि हुन्छ होला ब्रेकअप गर्ने क्रममा हर्ट भइन्छ होला झन त्यो आगो बाल्ने काम ज्यादा हुन्छ आगोमा घिउ थप्ने काम त्यस्तो हुन्छ त्यस्तो होइन अघि पनि मैले बोझ नहोस् मेरो मायाको कुरा गरेको थिएँ कुनै बेलामा माया थियो एकअर्कालाई कति स्पेसल फिल गरिन्थ्यो उसको त्यो आँखाको हेराइ कति स्विट थियो उसलाई हक गर्दा कति मजा आउँथ्यो तर समय सँगसँगै सबै कुरो त लाइफमा चेन्ज हुन्छ केही त पर्मानेन्ट छैन होइन सो ती सबै कुरोलाई सम्झिनुहोस् अनि त्यसपछि उसँग ब्रेकअप गर्दाखेरि एक्स्ट्रा ड्रामा गरेर उसलाई गलत देखाएर आफूलाई सोझो बनाएर यस्तो गर्नमा कुनै बेफाइदा छैन जब सम्बन्ध नै सकिने भएपछि बुझ्नुभयो avoid the drama and finally एउटा कुरा तपाईँले ब्रेकअप गरिसकेपछि हुन सक्छ त्यो स्टेजमा आफूलाई सम्हालिन अलिक गाह्रो हुन्छ किनकि मान्छे मान्छे नै आफूलाई कस्तो ह्याबिट जस्तो भइसकेको हुन्छ उपलब्ध नहोला आफ्नो लागि भनेर त्यस्तो बेलामा आफ्नो साथीहरूसँग बिजी हुनुहोस् लन्चलाई निस्कनुहोस् आफूलाई के मन लागेको छ कामहरू अपुरा कामहरू ती कामहरू पूरा गर्नुहोस् र पोजिटिभिटी लाइफमा अब जो व्यक्ति आउँछ उसँग तपाईँ अझ बेटर पार्टनर भनेर गरेर आफ्नो लाइफ अघि बढाउनुहुनेछ trust me on that and I have to go thank you for being my baby I love you so much तेरा बादल तो सूरज बना ले मुझे रात हो तो दिए सा जला